तपाईँको रेडियो तपाईँको आवाज रेडियोभिजन एकानब्बे दशमलव छ मेगाहर्समा हरेक आइतबार रातको दस बजेको समाचार पश्चात एघार बजेसम्म आउने तपाईँकै कार्यक्रम मुक्तक माला लिएर आज पनि हामी उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा कविताजी हुनुहुन्छ म मदन भण्डारी रहनेछु तपाईँहरू समक्ष रातको एघार बजेसम्म तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगा आर्चमा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा त्यस्तै W W W dot radiovision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ तपाईँको मोबाइलमा हाम्रो पात्रो भन्ने एप छ भने त्यहाँ गएर रेडियो लिस्टमा रेडियो रेडियोभिजन सर्च गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ कार्यक्रममा तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता जति सताउन मन लाग्छ सताउ केही भन्दिन जति सताउन मन लाग्छ सताउ केही भन्दिन चाहे तिम्रो दिलबाट मलाई हटाउ केही भन्दिन मरे तुल्य भएको छु अझै तिरस्कार गर्छौ भने अचानोमा राखेर गर्दन चिनाउ केही भन्दिन अचानोमा राखेर गर्दन चिनाउ केही भन्दिन ओहो राजन कार्कीजीको यो मुक्तक श्रोता मोरङ हरैसा उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ आज प्रेम वियोगमा परेको यो मुक्तक सँगै कार्यक्रममा मुक्तक मालामा मुक्तकको सिलसिला सुरु गर्न चाहे राजन कार्कीजी मोरङ हरैसाका मुक्तकार हाल उहाँ मलेसियामा हुनुहुन्छ कार्यक्रम मुक्तक मालामा नियमित रूपमा यसरी नै आउँदै गर्नुहुन्छ आजको यो वसैमा तपाईँहरूले नै यसरी नै मायाले स्नेहले हामीलाई पठाउनुभएका मुक्त खरबहरू म आलो पालो जोड्दै जानेछु तपाईँले मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक पठाउनु भएको छ Muktak Mala at the rate Gmail dot कममा मुक्तक मेल गर्नुभएको छ म आलो पालो बोल्नेछु हेरौँ निर्धारित समयमा कति राख्छु म मुक्तक राख्न कार्यक्रममा म मुक्तक नै बोल्छु ल गर्दैछन् पीडाले चाप्लुसी किस्ताबन्दीमा गर्दैछन् पीडाले चाप्लुसी किस्ताबन्दीमा कसरी मारौँ म बुर्कुसी किस्ताबन्दीमा यही ज्यानलाई धरौटी राखेर जिन्दगीले लुटेको छ हाँसो खुसी किस्ताबन्दीमा लुटेको छ हाँसो खुसी किस्ताबन्दीमा किस्ताबन्दीमा मुक्त हामीलाई पठाउनुभयो सुरज पराजुलीजीले पोखरा लेखनाथ तेइस कास्की उहाँको घर हो सुरज पराजुलीजी पनि निकै मिठो मुक्तक लेख्नुहुन्छ आउनुहुन्छ हामीहरू समक्ष यसरी नै आज धेरै हामीलाई नियमित रूपमा माया बाँड्नुहुने मुक्तकारहरूको मुक्तक मसँग छ केही हामीलाई भर्खरै भर्खरै सुन्न थाल्नु भएको अनि मुक्तक लेखेर पठाउनुभएका मुक्तकारहरूको पनि मुक्तक मसँग छ अर्को मुक्तक श्रोता म लिँदैछु मसँग मुक्तक छ शङ्कर चोखालजीको खै किन मान्छे बेकार जुम्ला हात गर्छन् खै किन मान्छे बेकार जुम्ला हात गर्छन् प्रत्येक भेटमा बार बार जुम्ला हात गर्छन् अक्सर अनुपस्थितिमा कुरा काट्नेहरू पनि भेट हुँदा हतार हतार जुम्ला हात गर्छन् भेट हुँदा हतार हतार जुम्ला हात गर्छन् शङ्कर चोखालजी बेनी नौ नेप्टे चौर म्याक्तिका मुक्तकार अर्को मुक्तक छ मसँग श्रोता उमेश भट्टराईजीको निहालेर किन शिरदेखि पाउ हेरिरहेका छन् निहालेर किन शिरदेखि पाउ हेरिरहेका छन् छर्किन्छु भने नुनसुक घाउ हेरिरहेका छन् बरु कहिल्यै बोल्दिन भन्नेले मलम पठाउँछन् आफन्तले यहाँ गल्तीमा बसिदाऊ हेरिरहेका छन् आफन्तले यहाँ गल्तीमा बसिदाऊ हेरिरहेका छन् उमेश वटराई खोटाङ्गी ऐसेलु खर्क गाउँपालिका छ ज्यामिरे नेपाली खोटाङका मुक्तकार हामी समक्ष यसरी आउनुभयो अर्को मुक्तक छ श्रोता मसँग मोहन सिंह घरती मगर्जीको दुःख हरि थोरै खुसी जगाइदिन दैव दुःख हरि थोरै खुसी जगाइदिन दैव पापी त्यो यमराजबाट बचाइदिन दैव अझै केही फलोनीसँग रम्न चाहन्छु म दुई दिन भए नि मेरो उमेर बढाइदिन दैव दुई दिन भए नि मेरो उमेर बढाइदिन दैव यसरी भगवानलाई पुकार मुक्तकार मोहन सिंह घरती मगर्जीको मुक्तकमा बाक्सोर नगरपालिका दुई थारमा रे घर हो मिठा मुक्तक लेख्नुहुने मोहन सिंह घरती मगर्जीले हामीलाई नियमित रूपमा यस्तै मिठो माया बाँडिरहनु भएको छ सामाजिक सञ्जाल फेसबुकमा मुक्तक माला र मोहन सिंह घरती मगर्जीको भेटघाट भइरहन्छ यो माया सधैँ यसरी नै रहिरहोस् सम्पूर्ण प्रिय मुक्तक मनहरूप्रति पनि कार्यक्रमको हामी यही आशा राख्छौँ अब भने कार्यक्रममा हामी पहिलो गीत जोड्छौँ श्रोता मसँग मोहन सिंह घरती मगर्जीको नै मुक्तक रहेको छ सल्यानका मुक्तकार मोहन सिंह घरती मगर्जीको मुक्तकसँगै पहिलो साङ्गीतिक कोसेली कार्यक्रमको आजलाई भने तपाईँहरू समक्ष श्रोता अति नगर्नु अनि अत्याचार नगर्नु अति नगर्नु अनि अत्याचार नगर्नु यस्तो गल्ती कसैले बार बार नगर्नु ती प्रेमीलाई यति भन्न चाहन्छु बीचमा हात छोड्ने भए प्यार नगर्नु बीचमा हात छोड्ने भए प्यार नगर्नु हाम्रो मायाको मनदेखि तिमी भन्छौ भने बटुले आफ्नो भाग पनि लिएर जाऊ सक्छौ भने भोमाया छैन भन्छ मन मेरै हो कि यो हाम्रो यात्राको अन्त्य मनदेखि तिमी भन्छौ भने फुकाइदिन्छु बन्धन पनि फर्के जाऊ सक्छौ भने भोमाया माया बलाउँदिन भो माया मोहन सिंह अर्ती मगर्जीका मुक्तकरा परिसँगै श्रोता यो गीत तपाईँले सुन्नुभयो भिजनमा हुनुहुन्छ मुक्तकमाला तपाईँ सुनिरहनु भएको छ अनि आजको यो बसाइमा म तपाईँहरूकै मुक्तकरबहरू लिइरहेको छु थोरै खुसी लिएर आएथ्यो प्यार लिएर आए थियो थोरै खुसी लिएर आए थियो प्यार लिएर आए थियो दिलमा बस्न धड्कनको अवतार लिएर आए थियो यो मुटु जलाउन आगोको जरुरत नपर्दो रहेछ मेरो मुटु जलाउनेले सोझो अनुहार लिएर आए थियो मेरो मुटु जलाउनेले सोझो अनुहार लिएर आए थियो कार्यक्रममा अर्को मुक्तक जोडे श्रोता यो मुक्तक कर्ण रत्न परियारजीको मोहनियाल गाउँपालिका वार्ड नम्बर सात कैलाली उहाँको घर हो कर्ण रत्न परियारजीका मुक्तक रफहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ जय बरालजीको कहिल्यै नदुख्ने मन बनाइदिनुहोस् कहिल्यै नदुख्ने मन बनाइदिनुहोस् मनभित्र मायाको सदन बनाइदिनुहोस् यो जवानी देखेर नि दिक्क लाग्न थाल्यो ए दैव यो मनलाई बचपन बनाइदिनुहोस् ए दैव यो मनलाई बचपन बनाइदिनुहोस् जय बरालजी घोडाखोडी नगरपालिका पाँच कैलालीका मुक्तकार हाल उहाँ भारत बेङ्गलोरमा हुनुहुन्छ उहाँले दैवलाई बचपन फर्काइदिन मुक्तकमा यसरी आग्रह गर्दै हुनुहुन्थ्यो अर्को मुक्तक छ श्रोता मसँग लक्ष्मी स्मृतिजीको सम्सनामा जेनी जोख्ने नीति सम्सिएर सम्सनामा जेनी जोख्ने नीति सम्सिएर पाइले पछि धोका दिने रीति सम्सिएर छिनमै जुट्छ छिनमै टुट्छ फरक केही पर्दैन वाक्क लाग्छ आजकालको प्रीति सम्सिएर वाक्क लाग्छ आजकालको प्रीति सम्सिएर लक्ष्मी स्मृतिजी यसरी आउनुभयो आफ्नो सम्पर्क ठेगाना छुटाउनु भयो नियमित रूपमा आउँदै गर्नुहुन्छ उहाँ हामीहरू समक्ष यसपटक भने ठेगाना राख्न छुटाउनु भएछ अर्को मुक्तक छ मसँग उहाँले पनि आफ्नो सम्पर्क ठेगाना लेख्नु भएको छैन राजेन्द्र ढकालजी उहाँकै मुक्तक म बोल्दैछु लुट्नुसम्म लुटे देश खोक्रो बनाए लुट्नुसम्म लुटे देश खोक्रो बनाए नेतालाई कुदी हामीलाई बोक्रो बनाए एउटा डोरी चीनतिर अर्को डोरी भारत कठै मेरो मातृभूमि कोक्रो बनाए कठै मेरो मातृभूमि कोक्रो बनाए निकै मिठो मुक्तक राजेन्द्र ढकालजीले लेखेर पठाउनुभयो सम्पर्क ठेगाना छुटाउनुभयो अर्को मुक्तक मसँग राजेन्द्र नकालजीको रहेको छ उहाँले भने लेख्नु भएको छ है सम्पर्क ठेगाना सानो भेरी गाउँपालिका रुकुम उहाँको घर हो राजेन्द्र नखालजीको मुक्तक अभने श्रोता सडक पेटीमा बस्नेलाई सम्मान कहिले मिल्छ सरकार सडक पेटीमा बस्नेलाई सम्मान कहिले मिल्छ सरकार यहाँ गुन्डा गर्दीलाई जेल चलान कहिले मिल्छ सरकार हो गरिब जनतालाई एउटा यति प्रश्नको जवाब चाहियो कर्णालीका गरिब बस्तीमा अनुदान कहिले मिल्छ सरकार कर्णालीका गरिब बस्तीमा अनुदान कहिले मिल्छ सरकार सरकारलाई अनुरोध राजेन्द्र नकालजीको मुक्तकमा भने सानो भेरी गाउँपालिका रुखुमुवाको घर हो मैले भनिहालेँ श्रोता अर्को मुक्तक छ मसँग अनुप शर्माजीको मलाई पनि तितो सत्य बोल्न मन लाग्छ मलाई पनि तितो सत्य बोल्न मन लाग्छ देखेको कुरो यथाकथा खोल्न मन लाग्छ समयले मौका एक दिन दिनेछ पक्कै पनि साहित्यमा मनको भाव घोल्न मन लाग्छ साहित्यमा मनको भाव घोल्न मन लाग्छ अनुप शर्माजी मुनाबारी गाउँ विश्वनाथ असमका मुक्तक मन यसरी नै असमबाट हामीलाई मिठो माया बाँड्दै गर्नुहुन्छ उहाँले अब भने कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नेछौँ राजेश बुढाथोकी अनुप्रासीको मुक्तक मसँग छ बाजाकाडा साथ सल्यान उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ राजेश बुढाथोकी अनुप्रासीका मुक्त अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता आँखामा सपना मुटुमा निशानी बोकेर आँखामा सपना मुटुमा निशानी बोकेर मेरो अधुरा सपनाहरूको खानी बोकेर समयले मुगलान पस्न बाध्य बनायो फेरि पनि उही हरियो राहदानी बोकेर फेरि पनि उही हरियो राहदानी बोकेर परदेश जाँदैछु माया सम्झि तिमीलाई रुँदै निष्ठुरीले छाड्यो मलाई भनी न कराउ है निष्ठुरीले छाड्यो मलाई भनी न कराउ है मसँगै हुँदा सुख दुःख साथ्यौ सानो तिमलाई छडी बिरानो देशमा कसरी मजानो जानु तिमलाई छोडी बिरानो देशमा कसरी म पत्र लेखी पठाउँछु आफ्नो सम्झी तिमीलाई मलाई सम्झिन रुनु माया सम्हाल्नु त्यो मनलाई मलाई सम्झिन रुनु माया सम्हाल्नु त्यो मनलाई Era राजेश बुढाथोकी अनुप्रासिका मुक्त खरबहरूसँगै श्रोता यो गीत तपाईँले सुन्नुभयो मुक्तक माला तपाईँ सुनिरहनु भएको छ कार्यक्रम मुक्तक माला तपाईँ नियमित रूपमा सुन्नुहुन्छ अनि सुन्ने चाह मन परे हुँदाहुँदै तपाईँले कार्यक्रम सुन्न छुटाउनु भयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामचरण श्रेष्ठजीको blog Chisapani Nepal dot spot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ तपाईँले आफ्नो मोबाइलको प्ले स्टोरमा गएर नेपाली अडियो बुक डाउनलोड गरेर पनि तपाईँले हामीलाई त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ आजको यो वसाइमा म तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू कार्यक्रममा जोडिरहेको छु ढिला नगरौँ मुक्तक नै बोलौँ मसँग मुक्तक छ मेरो दण्ड राईजीको जुवा बिर्सिएर अनि हलो बिर्सिएर जुवा बिर्सिएर अनि हलो बिर्सिएर बेसीको धान चुट्ने खलो बिर्सिएर मरुभूमिलाई सिँचाइ गर्न गएका छन् साइला आफ्नै जन्म थलो बिर्सिएर साइलादाई आफ्नै जन्म थलो बिर्सिएर मेरो दण्डराईजीले तिङला सोलुखुम्बुबाट यो मुक्तक लेखेर पठाउनुभयो परदेशको पिँढालाई उहाँले मुक्तकमा उतार्नुभयो त्यसरी नै परदेशको पिँढालाई नै सन्तोष भट्टराईजीले मुक्तकमा यसरी लेख्नुभएको छ आफ्नै घरको छानुमाथि विमान हिँडेपछि आफ्नै घरको छानुमाथि विमान हिँडेपछि विमानसँगै घरभित्रको इमान हिँडेपछि इज्जत जोगाउन गाह्रो पो भन्थिन् प्यारीले धन कमाउन भन्दै विदेश श्रीमान हिँडेपछि धन कमाउन भन्दै विदेश श्रीमान हिँडेपछि एउटा समस्या जटिल समस्यालाई मुक्तकमा यसरी मुक्तकारहरूले उतार्नु भएको छ श्रोता सन्तोष भट्टराईजीको घर अर्घखाँची हालवा मलेसियामा हुनुहुन्छ अर्को मुक्तक सुरेन्द्र साईजीको श्रोता मसँग रहेको छ कतिसँग सकियो त कतिसँग सकिएन कतिसँग सकियो त कतिसँग सकिएन भाग्यले साथ दिएको प्रगतिसँग सकिएन नारी शक्ति मान्नै पर्छ जतिखेर नि हार्नै पर्छ सकिएन ए हजुर श्रीमतीसँग सकिएन सकिएन ए हजुर श्रीमतीसँग सकिएन ओहो सुरेन्द्र साईजी डोल्पाबाट उहाँले यसरी मुक्तक लेखेर पठाउनुभयो अर्को पटक भने पक्कै पनि हाम्रा महिला मुक्तकारहरूले श्रीमानलाई व्यङ्ग्य प्रहार गरेर मुक्तक लेखेर पठाउनु होला यही आशा मेरो अर्को मुक्तक श्रोता म लिँदैछु मसँग मुक्तक छ संयोग सिंहजीको गल्ली गल्ली र सहर घुमेछु म आफ्नाहरूको खोजीमा गल्ली गल्ली र सहर घुमेछु म आफ्नाहरूको खोजीमा सबै थिए मोलमलाइमा दामा साईले त्यहाँ रोजी रोजीमा मेरो पागल मनलाई के थाहा यो दुनियाँ कसरी चलेको छ न त ठुलो पद न त पैसा नै थियो मनक्के मेरो गोजीमा न त ठुलो पद न त पैसा नै थियो मनक्के मेरो गोजीमा संयोग सिंहजी बाजुरा उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ पहिलोपटक मुक्तक मालामा आउनुभयो यसरी हामीलाई मिठो माया बोकेर अर्को मुक्तक उहाँसँग छ श्रोता जित कुमार राई बाहिङजीको कोही भने मुटुभरि चोट लिएर आए कोही भने मुटुभरि चोट लिएर आए कोही भने मत किन्न बोट लिएर आए कसलाई गरून् विश्वास सोझा जनताले थोरै जसोले विकासको अठोट लिएर आए थोरै जसोले विकासको अठोट लिएर आए जित कुमार राई बाहिङजी मोलुङ गाउँपालिका आठ राँगादीप ओक्कलडुङ्गा नेपाल उहाँको घर हो अब भने श्रोता हामी अर्को एउटा गीत सुनौँ कार्यक्रममा मसँग गणेश बोहराजीको मुक्तक रहेको छ पाँच थर उहाँको घर हो गणेश बोहराजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता आऊ प्रियसी चोखो पिराती लगाऊ किस्ता किस्तामा आऊ प्रियसी चोखो पिराती लगाऊ किस्ता किस्तामा म सँग सँगै जिउने मर्ने कसम खाऊ किस्ता किस्तामा धन सम्पत्ति दिन सकिन भने पनि तिमीलाई उपहार तिम्रै यादमा धड्कने मुटु दिन सुलैछौ किस्ता किस्तामा तिम्रै यादमा धड्कने मुटु दिन सुलैछौ किस्ता किस्तामा पनि देउन सरकार तिम्रो जिन्दगीको चिठा पर्ने बम्पर उपहार कहिले आउला मेरो पालो ए भनी देउन सरकार तिम्रो जिन्दगीको चिठा पर्ने बम्पर उपहार म त तिम्रै पछि लाग्ने तिमी अघि अघि भाग्ने पिरतीको खेल यस्तै हो कि कहिले नथाक्ने म त तिम्रै पछि लाग्ने तिमी अघि अघि भाग्ने पिरतीको खेल यस्तै हो कि कहिले नथाक्ने मनको कुरा मनमै चिट्ठा पर ने बम्पर उपहार छन् है त्यति बेला मै हुने होला बुढेसकालको साथीभरिलाई कहिले आउला मेरो पालो ए भनिदेऊ न सरकार तिम्रो जिन्दगीको जुठो भर्ने बम्बरू बहार पछि लाग्ने तिमी अघि अघि भाग्ने विरतीको खेल यस्तै हो कि कहिले नथाक्ने म त तिम्रो पछि लाग्ने तिमी अघि अघि भाग्ने विरतीको खेल यस्तै हो कि कहिले नथाक्ने गणेश बोहराजीका मुक्तक खराबहरूसँगै श्रोता योगी तपाईँले सुन्नुभयो मुक्तक मालामा तपाईँ हुनुहुन्छ रेडियो भिजनमा मदन भण्डारी तपाईँहरू समक्ष छु कविताजी प्रविधि संविधानमा हुनुहुन्छ कार्यक्रममा म मुक्तक जोडिरहेको छु तपाईँहरूले नि पठाउनु भएको मुस्किल छ सफर खुल्ला सडक राख्नु साफुलाई मुस्किल छ सफर खुल्ला सडक राख्नु आफूलाई घृणित सोच भएका भन्दा फरक राख्नुहोस् आफूलाई घर समाज अनि देश पक्कै विकासतर्फ लम्कनेछ राजनीति परिवेशबाट पृथक राख्नुहोस् आफूलाई राजनीति परिवेशबाट पृथक राख्नुहोस् आफूलाई दीपक नेपालजीको मुक्तक मैले कार्यक्रममा जोडे श्रोता नेत्रावती गाउँपालिका एक रामसे दादिङ घर हो दीपक नेपालजीका मिठा मुक्त गराबरसँगै अर्को मुक्तक म लिन्छु उहाँसँग मुक्तक छ जय सङ्घर्ष सङ्गमजीको जसरी भूकम्पमा मेरो घर भत्केको हो जसरी भूकम्पमा मेरो घर भत्केको हो तिम्रो पनि त्यो ठूलो सहर भत्केको हो मायाको महल थियो उनी सदासम्म जब दूरी बढ्यो हाम्रो नजर भत्केको हो जब दूरी बढ्यो हाम्रो नजर भत्केको हो जय सङ्घर्ष सङ्गमजी दिपाल डोटीका मुक्तक मन हाल उहाँ कतारमा हुनुहुन्छ मसँग अर्को मुक्तक छ मनिषा राई कार्कीजीको दुनियाँ भुलेर तिमीलाई नै सम्झिन्छु भनेकै हुँ दुनियाँ भुलेर तिमीलाई नै सम्झिन्छु भनेकै हुँ मेरो हाँसो सुम्पी तिम्रो आँसु लिन्छु भनेकै हुँ तर पनि नाइ भन्यो दिल तोडी पराई बन्यो तिम्रो खुसी किन्न मिर्गौला बेचिदिन्छु भनेकै हुँ तिम्रो खुसी किन्न मिर्गौला बेचिदिन्छु भनेकै हुँ हो हो हो मनिषा राई कार्कीजीको यो मुक्तक सम्पर्क ठेगाना लेख्न उहाँले छुटाउनु भएछ अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ गणेश प्रसाद खतिवडाजीको घाममा के छ बुझ्नुहोला जुनको केही काम छैन घाममा के छ बुझ्नुहोला जुनको केही काम छैन एकान्तमा भाग्छिन् भने उनको केही काम छैन गरिब छु साँझ बिहान खोले पाक्ने छैन भाँडो पित्तलकै सिरो छु सुनको केही काम छैन पित्तलकै डेक्सिरो छु सुनको केही काम छैन गणेश प्रसाद खतिवडाजी सिका गाउँपालिका वार्ड नम्बर तिन पञ्चन सोलुखुम्बुका मुक्तकार हामीहरू समक्ष यसरी आउनुभयो अर्को मुक्तक छ श्रोता मसँग कविता नेउपानेजीको हँसिलो अनुहार पनि कतै मलिन देखिन्छ हँसिलो अनुहार पनि कतै मलिन देखिन्छ अनि आँखामा सुकु बलिन देखिन्छ लाखौं लाख ठक्कर खाएर पनि उसले सधैँ आफ्नो विचारमा नै तलिन देखिन्छ सधैँ आफ्नो विचारमा नै तलिन देखिन्छ कविता नेउपानेजी अर्घ खाँचीबाट हामीलाई सम्झनुभयो अर्को मुक्तक मसँग छ श्रोता दीपक केसी दिपुजीको नेपालगञ्ज उहाँको घर हो अबको क्रममा दीपक केसी दिपुजीका मुक्त खरबहरूसँगै कार्यक्रममा अर्को एउटा गीत सुन्नुहोला दीपकजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई श्रोता खै के गरौँ र जिन्दगीको कुरो तिमी नहुँदा खै के गरौँ र जिन्दगीको कुरो तिमी नहुँदा रहिरहेको छ सधैँ सपना अधुरो तिमी नहुँदा म यति ठुलो दुनियाँमा रहे पनि अचेल कसम लाग्छ यो दुनियाँ कति साँगुरो तिमी नहुँदा कसम लाग्छ यो दुनियाँ कति साँगुरो तिमी नहुँदा सक्दिन म तिमी बिना एक पल जिउना हो एक पल जिउना बरुसा छु तिम्रै निम्ति जार नै केसी दिपुजीका मुक्त खराबहरूसँगै श्रोता यो गीत तपाईँले सुन्नुभयो कार्यक्रम मुक्तक मालामा तपाईँहरूले पठाउनुभएका मिठा मिठा मुक्त खराबहरू राख्दा राख्दै आजलाई भने कार्यक्रमको निर्धारित समय सकिन लागेको सङ्केत म पाइरहेको छु तपाईँहरूले पठाउनुभएका आज धेरै मुक्तक मसँग सुरक्षित छन् अर्को पाला पक्कै बोल्नेछु कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तकमा at the rate Gmail dot कममा तपाईँले मुक्तक मेल गर्न सक्नुहुन्छ प्रतिक्रियासँगै पठाउन सक्नुहुन्छ त्यस्तै मुक्तक फेसबुक पेज फेसबुक आइडीमा मुक्तक तथा प्रतिक्रिया छोड्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि समीक्षणका निमित्त कविताजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्क सम्झँदै मदन भण्डारी आजलाई पनि छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै केही भागमा फरुन् शुभरात्रि जय मुक्त सुनको पैसो सुनैले तिरौला नुनको पैँचो नैले तिरौला छाडी गयो न भन छाडी गयो न भन मेरी निर माया गुनको पैँचो नैले तिरौला गुनको पैँचो नैले तिरौला आयो कति कति मलाई सधैँ खुसी राख्न दुःख पायो कति कति ओ मेरै निम्ति दुनियाँको वचन खायो कति कति मलाई सधैँ खुसी राख्न दुःख पायो कति कति तिम्रै कुरा गर्छन् सबै तिम्रै कुरा काट्छन् सबै जाउँ जता जा मान्छे भन्दा पर जाने ठाउँ छ र कहाँ चरी गुण सम्झि फिरे झै एक दिन त म पनि फिरौला छाडी गयो को पैँचो घुनैले तिरौला साटो पानी खाँदा तिर्खा मेटिँदैन खो माया खोज्दा भेटिँदैन मैको साटो पानी खाँदा तिर्खा मेटिँदैन तिम्रो जस्तो चोखो माया खोज्दा भेटिँदैन पर्खिराख सबको पालो पर्खिराख सबको पालो आउँछ कुनै दिन ढुङ्गा पनि देउता हुन्छ पुछन् कुनै दिन आधा जीवन दुखैमा हिँडियो बाँकी आधा सुखैमा हिँडौँला छाडी पैँचो गुणैले तिरौला गुणको पैँचो गुणैले तिरौँ